यतिको नौमा सधैँ धोका खाइ हिँडेको मान्छे म विरतिको नौमा सधैँ धोका खाइ हिँडेको मान्छे म विरतीको नौमा सधैँ धोका खाइ हिँडेको मान्छे म विश्वासको भिरेर छो अन्ध पनि जिन्दगी बगरमा विश्वासको भिरेर झोला भिरेर झोला विश्वासको भिरेर झोला अन्ध पनि जिन्दगी बगरमा दिन रात मायाकै मिठो गीत गाई हिँडे दुःख पाइरहेको मान्छे म विरतिको नाउमा सधैँ धोका खाइ आफ्नो ठन्नु नहुने रहेछ कसैलाई यो स्वार्थी संसारमा आफ्नो ठन्नु नहुने रहेछ नहुने रहेछ आफ्नो ठन्नु नहुने रहेछ कसैलाई यो स्वार्थी संसारमा नपाएर पवित्र माया छटपटाई हिँडेको मान्छे म निष्ठुरीको जलमा परि दुःख पाइ हिँडेको मान्छे म नौमा सधैँ धोका खाइ हिँडेको